मेरो पहिलो सेक्स अनुभव त्यस बेला म अठार वर्षको थिएँ कलेज पढ्न पहाडबाट मधेस झरेको हट्टाकट्टा जवान थिएँ डेरा बस्न थालेँ पल्लो कोठामा पनि मसँगै पढ्ने साथी र उसको मम्मी र बहिनी बस्नुहुन्थ्यो चिन्जानपछि अलिक घनिष्ठता बढ्न थाल्यो बुबा काठमाडौँतिर जागिरे थिए त्यसले गर्दा कहिले काहीँ चाडपर्वमा आउनुहुन्थ्यो यसरी नै साथीको परिवारसँग हिमछिम बढ्न थाल्यो यसरी नै एक दिन दिनहरू बित्न बित्न थाल्यो एक दिन अचानक साथीको बाबाले उसलाई काठमाडौँ बोलाउनु भयो उसको बुबा बुबाले काठमाडौँमा हाकिमलाई भनेर जागिर मिलाउनु भएछ त्यसैले पढ्दै जागिर खान ऊ आमा बहिनीलाई छाडेर काठमाडौँतिर लाग्यो अब बिहान बेलुकी पढ्ने साथी पनि छुट्यो मलाई एक्लोपन महसुस हुन थाल्यो उसको बहिनी अनु अहिले काठ आठ कक्षामा पढ्छिन् त्यसैले बहिनी बेलुकी नजानेका कुरा सिकाउने जिम्मा मेरो थाममा आयो म कसरी नकर्न सक्थेँ अनु एक त स्कुले अनि उनको आमासँग दोकान भएकाले प्राय बिहान बेलुकी मात्र भेट हुन्थ्यो अनु पनि बिहान बेलुका सिकाइदिनु भन्दै मेरो कोठामा आउँथिन् म नजानेका कुराहरू सिकाइदिन्थेँ उनी अहिले चाहिँ उनी कहिलेकाहीँ जिस्काइदिन्थे सायद पहिला किन मेरो नजर पुगेन सायद मेरो गिद्धे दृष्टि नपरेको हुनसक्छ उनी पनि तरुणी भइसकेकी थिइन् कालो बन्डकी मोती झैँ दाँत मिलेको काटेको कपाल हाँस्दा खाल्डो पर्ने गाला पुष्ट छाती उमेरको अनुपात अलिक ठुला थिए उनका अनारका दानाहरू अब मेरो मनले उनलाई कुबी विचारले हेर्न थाल्यो हर उनको प्रतीक्षा हुन थाल्यो मेरो मनमा छटपट्टि बढ्न थाल्यो उनीसँग हरपल साथ रहन चाहन्थे शनिबारको दिन थियो अलि पानी परिरहेको थियो त्यो दिन घरमा हामी दुई प्राणी मात्र थियौँ आन्टी पनि दोकान जानुभएको थियो एक्लो मौका पाएर म पनि उनको कोठामा पुगेँ तर उनी त्यहाँ थिएनन् अनि नभेटेपछि पिसाब फेर्न शौचालयतिर लागे उनी त बाथरुममा पो नुहाउँदै गीत गुनगुनाउँदै रहेछन् शौचालय र बाथरुमको एउटै भित्ता भएकाले गर्दा दुलो दुलीहरू देखा देखिन्छ कि भनेर हेर्न थाले दुलो काहीँ थिएन शौचालयबाट निस्किन निस्केर ढोकामा छ कि भनेर खोज्न थाले एउटा भेटाएँ त्यहीँबाट च्याउने विचार गरेर त्यहाँबाट च्याउन मात्र के खोजेको थिएँ ढोका खुलियो उनी ममाथि लड्न पुगे के गर्नुभएको भन्दै चिच्याइन् म लाजले रातो पिरो भएँ र वाक्य फुटेन उनले आफूलाई टावेलले मात्र बेरेकी रहेछन् त्यसैले उनको टावर खुस्कियो अनि अनु निवस्त भइन् र हतार हतार आफ्नो गुप्ताङ्ग हातले छोप्न थालिन् अनु लज लाजले रातो पिरो भएकी थिए यता मौनता छायो आफूलाई सम्हाल्दै म उठेँ म कोठातिर लागेँ र अनु लागि थाहा भएन कोठामा पुग्दा मेरो शरीरमा करेन्ट लागेको थियो अलिकति पनि पश्चापात थिएन सम्झन थालेँ त्यो पलुनको निर्वस्त शरीर पुष्ट छाती अनि गुप्ताम्बाङ अलिअलि पलाएको रौँ अनि उनको स्पर्श अनि उनको शरीरबाट निस्केको मधोस बाँच्न मेरो काम इच्छालाई जगाइदिन रहेको थियो यो मेरो पहिलो अनुभव थियो त्यसैले म मक्ख थिएँ मे यसो मेरो लिङ्ग छामेको त लिङ्गले पानी फालिसकेको रहेछ केही अगाडि मेरो फुलिएको लिङ्ग तिग्रामा तिग्रालाई सिरानी हालेर सुतिरह सकेको थियो म शिथिल भइसकेको थिएँ म पनि अनुको गुप्ताङ्क छिराउन पाए कस्तो हुन्थ्यो भन्ने कल्पना गर्दै खाटमा ढल्केँ अनि अनु बेलुकी मेरो नजिक परिन पढ्न पनि आइन मलाई देख्ने बित्तिकै भाग्न थालेँ देखे पनि लजाएर शिर निहुराउन थालेँ यसरी नै केही दिन बित्यो म एक दिन अचानक र एक दिन उनी अचानक प्रकट भइन् मेरो कोठामा अङ्क गणित सिकाइदिनु भन्दै म पनि सिकाइदिनु पर्यो भनेर सिकाउन थालेँ तर मेरो आँखा अनुको दुधतिरै थियो म उनीबाट निस्केको बासनामा हराउन थालेँ जसङ्ग भएँ दाई खोइ सिकाएको त नदि नदिँदै नै सपना देख्न थालेछु सायद अनुले पनि अनुभव गरिन् होला तर मेरो व्यथा म पनि पुनः सिकाइ दिने न्यु गर्दै मेरो घोडाले उनको दुधमा स्पर्श गर्न थाले उनी पनि थाहा नपाएर झैँ गरी रहन् मेरो तन मन आन्दोलित हुँदै गयो उनी रातो पिरो हुँदै गइन् यो नै सायद उनको मौन सक्रियता थियो या मेरो सोच म यो यकिन गरेर भन्न सक्दिनँ म उनलाई बिस्तारै सुमसुम्याउन थालेँ उनले आँखा बन्द गरिसकेकी थिइन् म झन् आतुर भएँ मेरा ओठ उनको पिपलपाती ओठमा लगेर चुम्न थाले उनी पनि त्यसै गर्न थालिन् यति बेलासम्म उनी मेरो बाहुपासमा कसिएकी थिइन् म लिन थिएँ उनलाई उत्कर्षमा पुर्याउन उनी पनि मेरो अनुसरण गर्दै थिइन् मैले बिस्तारै बिस्तारै उनको दुध सर्ट बाहिरबाटै मान्न थालेँ त्यति बेलासम्म उनको फरक फरक फरक लगाएको थिइन् र फरक फर्केर रातो पेन्टी देखिँदै थियो अब मेरो हात उनको त्यो कोमल तिघ्रामा हुन थाल्यो उनको गुप्ताङ्गको सुगन्ध आइरहेको थियो म झन् लट्ठ हुँदै थिएँ उनको योनि छाम्नलाई मेरो हात उनको पेन्टेभित्र छिराएँ उनको योनि रसाएको थियो र अलिअलि भएको महसुस गरे अनि मेरो औँला उनको गुप्ताङ्गभित्र बाहिर गर्न थाले उनी शिथिल हुँदै मेरो काखमा लडिन् मेरो लिङ्ग त्यसै त नब्बे डिग्रीमा खडा भएको थियो सायद मेरो लिङ्गले उनलाई भिजाएछ उनी पनि बाहिरबाटै लिङ्ग सुमसुम्याउन थालिन् तर उनको अनुहार पढ्न पढ्दा लाग्थ्यो कि उनी मेरो लिङ्ग उनको योनिमा पसाउन आतुर थिइन्। बिस्तारै बिस्तारै उनको सटकको बटमहरू खोल्न थाले। उनको मुहार अझ मधोस देखिन्थ्यो। गुलाबी गुलाबी ब ब्राल लगाएकी रहेछिन् उनको दुध त्यसमा उम्कौँला झैँ गरी कसिएको थियो। सुमसुम्याउँदै त्यसलाई पनि खोलिदिए गुलाबी दुधका मुन्टा तर मुन्टामा मत तिरनेको चेला झैँ ठाडो थियो म एवं रितले उनको फर्क पेन्टी सबै फुकाए अब उनी मेरो सामु निर्वस्त थिइन् उनको लज्जालु मुहार झुकेको शिर मलाई असाध्यै मन पर्यो उनी उनको योनीमा मेरो लिङ्ग पसाउन आतुर थिए म पनि फटाफट लुगा खोलेँ म पनि फटाफट लुगा खोल्न थालेँ उनी टोलाएर हेर्दै हेर्दै थिइन् सायद मेरो लिङ्गको आकार देखेर झस्किन् मैले पनि के भयो भनेर सोधेँ तपाईँको त कत्रो ठुलो रहेछ हतियार भनेर जिस्केको निम्पुन मैले सोधेँ कि तिमी अरूसँग पनि यौन सम्बन्ध राखेको छौ र भनेर सिल अनलाइन अनलाइन पुनः मैले सोधेँ अनि कसरी थाहा पायो त मेरो ठुलो छ भनेर मेरो जवाफ दिन तर मेरो जिद्दीको अगाडि उनको केही लागेन दाइको सुत्दा देखेको मात्र हो अब म उनी माथि खम्टिएँ र बिस्तारै लिङ्ग उनको योनीको मुखमा लगेर छिराएँ तर मेरो लिङ्गको टुप्पो मात्र छिरियो उनी कराउन थाली अया मरेनी नि अय्या अ अ मैले पनि लिङ्ग निकाल्नै पर्यो अनि मैले मेरो लिङ्गमा थुक लगाएर पुनः उनको योनिमा राखेँ योनीमा लगेर चुम्न थालेँ उनको पिपलपाती ओटे सो गर्दा उनी म जोस आएछ अनि भन्न थाले बिस्तारै छिराउनु न अनि मैले बिस्तारै बिस्तारै गर्दै मेरो लिङ्गलाई जोडले ढक्का दिएँ उनी डल्लो परिन् मरे नि मरे अह अह दुखियो भन्न थालिन् म कहाँ छन्नेवाला थिएँ अझ जोड जोडले धक्का दिन थाले सायद उनको पनि पीडा कम भएछ क्या र उनी पनि मुनिबाट साथ दिन थालिन् यस्तै चार पाँच मिनटपछि मेरो लिङ्गबाट पानी निस्कियो मेरो ठेलाइ कम हुँदै गयो म उनी माथि नै खप्टिएर उनलाई किस गर्दै उनको दुधको मुन्टो खेलाउन थालेँ म जान्छु भन्दै उनलाई म जान्छु भन्दै मलाई उनले खाटमा झारी अनि आत्ति आत्तिन खुन भन्दै यसो हेरेको त मेरो लिङ्गमा वरिपरि खुन लागेको रहेछ झट्टा मेरो आँखा उनको योनिमा पुग्यो त्यहाँ पनि खुनको टाटोहरू थियो अनि लुगा सम्हाल्दै लागिन् ढोका बाहिर तर हिँडाइ अलिक फरक थियो